हाय सलाम नमस्ते एन्ड वेलकम अन दिस प्रोग्राम दिस इज टाइम फर प्रोग्राम टप अफ द पप राइट नाउ कन्ट्रोल रुमबाट टेक्निकल्ली सपोर्ट पाइरहेको छु टेक्निसियन पार्टनर राज पौडेलको एन्ड दिस इज मेयर्स दिलको साथी राजन दिल गुरुङ वेल तपाईँ सुन्न सक्नुहुन्छ प्रत्येक आइतबार तिन बजेको नेपाल समाचार समाचारपछि लगभग चार बजेसम्म प्रोग्राम टप अफ द पप प्रोग्राम टप अफ द पपमा हामी मार्केटमा भर्खर मात्र आएको टप टेन नेपाली पप गीतलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ तपाईँले मोबाइलबाट सिआरबिटी पिआरबिटीबाट डाउनलोड गर्नुभएको आधारमा युट्युबमा हेर्नुभएको आधारमा अझै भन्ने हो भने युट्युबबाट डाउनलोड गर्नुभएको आधारमा नेपाली पप सङ्गीतलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ प्रोग्राम टप अफ दि पपमा वेल तपाईँले जान्न पनि सक्नुहुन्छ टप अफ दि पपमा कुन गीत कहाँ पुगेको छ कुन गीत छर्दैछ कुन गीत माथि चढ्दै गरेको छ र कुन गीतले चाहिँ इन्ट्री पाइरहेको छ प्रोग्राम टप अफ पपमा पाउन सक्नुहुन्छ वेल हो भने तपाईँको माझमा राख्दछु नम्बर टेनमा रहेको सङ्ग आज नम्बर टेनमा न्यु इन्ट्री सङ्ग रहेको छ हेर न हेरलाई रिप्लेस गर्दै नम्बर टेनमा रहेको छ बाबु बोगतीको भोकलमा रहेको लिरिक्स राजेश घतानीको रहेको छ भने एल्बम प्रायश्चितबाट नम्बर टेनमा बाट नम्बर टेन फराकिलो थियो भोकल बाबु बोगटीको लिरिक्स राजेश घतानीको निम्ति सङ्घ एल्बम प्रासितबाट नम्बर टेनमा रहेको सङ्घ पश्चात अब नम्बर नाइनमा रहेको सङ्घको कुरा गर्छु नम्बर नाइनमा रहेको छ तिम्रो मुस्कानमा भोकल रहेको छ मनु लिम्बु तारा लक्ष्मण लिम्बुको यो सङ्घ पनि न्यु इन्ट्री रहेको छ खोजिरहन्छुलाई रिप्लेस गर्दै नम्बर नाइनमा रहेको छ एल्बम मन्द मन्दबाट अबको क्रममा तिम्रो मुस्कानमा भोकल बाई मनु लिम्बु तारा लक्ष्मण लिम्बु नम्बर नाइनको दुई रहेको यो सङ्ग अबको क्रममा नम्बर नाइन मुस्ताना मैले मेरो खुसी पाउँछु मनु लिम्बु थारा लक्ष्मण लिम्बुको भोकलमा रहेको एल्बम मन्द मन्दबाट नाइन नम्बरमा रहेको सङ्ग पश्चात नम्बर एटको कुरा गर्छु नम्बर एटमा आज दुईवटा सङ्ग परेको छ नम्बर एटमा नो बेबी अनिल सिंहको रहेको छ म्युजिक सुगम पोखरेलको लिरिक्स जिएम प्रधानको रहेको छ यो सङ्ग भने न्यु इन्ट्री रहेको छ भने नम्बर एटमै अर्को सङ्ग पनि रहेको छ हेर्दा राम्रो माछा पुछरे धर्मेन्द्र सिवानको भोकलमा रहेको छ लिरिक्स बुद्धि परिवारको थियो ओरिजिनल भोकल कुमार बस्नेतको धर्मेन्द्र सिवानको रिमेक भर्सन एल्बम राष्ट्रको गीतबाट दुईवटा सङ्ग परेको छ अबको क्रममा राख्दछु नम्बर एटमा रहेको सङ्घ sa putre mari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 टप अफ द पप भने तपाईँको माझमा राख्दैछु नम्बर सेभेनमा रहेको सङ्घ नम्बर सेभेनमा रहेको छ लास्ट विक पनि नम्बर सेभेनमै थियो आज पनि नम्बर सेभेनमै छ खै जालमा भोकल प्रमोद खरेलको एल्बम निर्जरीबाट अबको क्रममा नम्बर सेभेनमा रहेको सङ्घ खै जालमा बाई प्रमोद खरेल नम्बर सेभेन जालमा परेरा गई ही परेरा गई खई जालमा परे गई की परेरा गई कसरी भनू मरे गई कसरी भनो मरेर गई मरेर गई कि मरेर गई खै जालमा परेर गई कि परेर गई बनी सागरे सा खैजालमा भोकल फर्मुर खरेलको नम्बर सेभेनमा रहेको सङ्ग एल्बम निजोरीबाट थियो अब भने तपाईँको माझमा राख्दछु नम्बर सिक्समा रहेको सङ्ग आज नम्बर सिक्समा रहेको छ लास्ट विक नम्बर थ्रीमा थियो आज थ्री स्टेप डाउन भएर नम्बर सिक्ससम्म आइसकेको छ अर्लुप गुरुङको बेबी आई एल्बम बेबी आईबाट टाइटल सङ्ग यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकमा जान्छौँ ब्रेक पछि फेरि आउनेछु रेडियो सँगै रहनुहोला नम्बर सिक्स of you. We can dance right now.

study in Japan. Study in Japan. Admission open for January July 2014. Pay money after visa. No visa, no charge. Part time job guarantee. Our future free counseling and processing for study in Japan. Latest syllables with audio, visual with practical based language class. 100% success in July intake. टेस्ट प्रिपेरेसन क्लास नेट जेआल पिटिए जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर क्लास फर स्टुडेन्ट भिसा डिपेन्ड भिसा वर्किङ भिसा स्कुल कलेज युनिभर्सिटी अन योर चोइस एजुकेसन ग्याप नो प्रब्लम जापान जानको लागि काउन्सिलिङ र प्रोसेसिङको भरपर्दो माध्यम कन्ट्याक्ट नारिता एजुकेसन कन्सल्टेन्सी सौराहा चोक टिभिया सोरुमको नजिकै फोन नम्बर शून्य छपन्न पाँच साठी नौ सय पचपन्न मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यात्तर एक सय छ्यासी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 स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू खुद्रा तथा थोक खरिदलाई सौरा चोकमै पर्वत पुस्तक पसला ए नगर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 थप जानकारीका लागि सम्पर्क सिएस कम्प्युटर रत्नगर एक चोक मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी शून्य चौवालिस प्रोपाइटर रूपक नेपाल रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम टप अफ दि पप ओके वेलकम ब्याक आफ्टर दि सर्ट कमर्सियल ब्रेक ब्रेकपछि फेरि पनि उपस्थित भइसकेको छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ र कन्ट्रोल रुममा हुनुहुन्छ थिङ्सियन पार्टनर राज पौडेल एन्ड दिस इज प्रोग्राम टप अफ दि पफ वेल तपाईँहरूको माझमा मैले सिक्स नम्बरसम्मको सङ्गहरू राखिसकेको छु अब भने नम्बर फाइभमा जानुपर्ने हुन्छ नम्बर फाइभमा रहेको छ आज द एक्स ब्यान्डको सिमाना एल्बम भडासमा रहेको लास्ट विक नम्बर टू पोजिसनमा थियो आज थ्री स्टेप डाउन भएर नम्बर फाइभसम्म आइसकेको छ अबको क्रममा राख्दछु द एक्स ब्यान्डको सिमाना नम्बर फाइभ 过河。 वेल सिमाना द एक्सप्यान्डको एल्बम भडासमा रहेको नम्बर फाइभको सङ्ग पश्चात नम्बर फोरमा रहेको छ आज माया थिमेला लास्ट विक नम्बर फाइभमा थियो आज वान स्टेप अप भएर नम्बर फोरसम्म आएको छ अभिषेक तमाङको माया थिमेला नम्बर फोर तिमीलाई अभिषेक तमाङको फोर पोजिसनमा रहेको सङ्ग पश्चात अब पालो भएको छ नम्बर थ्रीमा रहेको सङ्ग सुन्ने नम्बर थ्रीमा रहेको छ आज लास्ट विक फोरमा थियो आज वान स्टेप अफ भएर नम्बर थ्रीमा आएको छ नम्बर थ्री थ्रीमा रहेको गल्ती मेरो छैन इथोस ब्यान सञ्जय चौधरी एन्ड बुलेट थापा काजीको भोकलमा अबको क्रममा नम्बर थ्री पोजिसनमा रहेको सङ्ग गल्ती मेरो छैन नम्बर थ्री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 टूमा रहेको छ लास्ट विक भने नम्बर वानमा थियो आज वान स्टेप डाउन भएर नम्बर टूमा आएको छ तपाईँले गेस पनि गरिसक्नुभयो होला अबको क्रममा राख्दछु एक्कासी कोही भोकल प्रश्न साकेको रहेको छ एल्बम बेस्ट अफ प्रश्न साकेबाट नम्बर टू पोजिसनमा रहेको दुई सङ्ग नम्बर टू एकासीको हे भोकल प्रश्न साखेको रहेको थियो एल्बम बेस्ट अफ प्रश्न साखेबाट नम्बर टू पोजिसनको सङ पश्चात अब पनि फालो भएको छ फ्ल्यास ब्याकमा जाने यस तर्फ फर्कन्छु म एकपटक आज नम्बर टेनमा रहेको थियो बाटो भोकल बाबु बगटीको थियो एल्बम प्रायश्चितबाट त्यस्तै गरी नम्बर नाइनमा तिम्रो मुस्कानमा भोकल मनु लिम्बू तारा लक्ष्मण लिम्बूको रहेको थियो एल्बम मन्द मन्दबाट त्यस्तै गरी नम्बर न एटमा रहेको थियो नो नो बेबी अनिल सिंहको त्यस्तै गरी नम्बर एटमै रहेको थियो आज दुईवटा सङ नम्बर एटमा रहेको थियो हेर्दा राम्रो माछा पुजले धर्मेन्द्र सेवानको राष्ट्रको गीतबाट रहेको थियो भने नम्बर सेभेनमा खैजालमा भोकल प्रमोद खरेलको रहेको थियो एल्बम निर्झरीबाट नम्बर सिक्समा रहेको थियो अर्लुप गुरुङको बेबी आई एल्बमबाट टाइटल सङ्ग बेबी आई वेल नम्बर फाइभमा थियो सिमाना द एक्सप्यान्डको एल्बम भडासमा रहेको सङ्ग सिमाना नम्बर फोरमा माया तिमीलाई अभिषेक तमाङको माया तिमीलाई त्यस्तै गरी नम्बर थ्रीमा रहेको थियो गल्ती मेरो छैन इतोस ब्यान्डको सञ्जय चौधरी एन्ड बुलेट थापाकाजीको भोकलमा रहेको थियो भने नम्बर टूमा ब्याकग्राउन्डमा पनि बजिरहेको छ एक्कासी कोही भोकल प्रश्न साकेको रहेको थियो एल्बम बेस्ट अफ प्रश्न साक्यबाट अब भने तपाईँहरूको माझबाट टाटा बाई बाई गर्नुपर्ने बेला भइसकेको छ तर त्योभन्दा अगाडि तपाईँको लागि राख्दछु नि नम्बर वानमा रहेको सङ्ग आज नम्बर वानमा रहेको छ माया लाएर पनि म्युजिक लिरिक्स एरेन्ज रहेको छ किसान मगरको एल्बम रियालिटीबाट यो सङ्ग तपाईँको लागि छाड्छु तर छाड्नु अघि तपाईँ माझ भन्दछु रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगाहर्ज र डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमलाई लगन गरेर सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति थ्याङ्क यू भेरी मच मेरो यो आवाजलाई तपाईँ समक्ष हुने कन्ट्रोल रुमका टेक्निसियन पार्टनर राज पौडेललाई पनि थ्याङ्क यू भेरी मच भन्दै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 पनि लाको छैन तिमीले भन्यौ नि कसम खाएर पनि खाएको छैन तिमीले भन्यौ नि दुःख हार मेरो जित भो तिम्रो सुख तिम्रो दुःख मेरो हार मेरो जित भो तिम्रो खेल जितेर पनि जिते छैन तिमीले भन्यौ नि